समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच घाटसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा नेकपा एमालेको नव महाधिवेशनमा चितवनबाट सहभागी हुने प्रतिनिधि छनौटका लागि प्रयास जारी छ प्रतिनिधि छनौटका लागि आज बिहान दस बजीदेखि उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि सर्वसम्मति गर्ने प्रयास भइरहेको जिल्ला अध्यक्ष जयन्त थपलियाले जानकारी दिनुभयो सर्वसम्मतिका लागि पार्टी कार्यालय भरतपुरमा बैठक समेत बसेको छ बैठकमा सहमति जुट्न नसके भोलि निर्वाचनबाट प्रतिनिधि छनौट हुने थपलियाले जानकारी दिनुभयो जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट करिब पैँतालिसजना प्रतिनिधि छानिनेछन् प्रतिनिधि छनौटका लागि निर्वाचन समिति गठन गरिनुका साथै मापदण्ड समेत तोकिएको छ जिल्ला विकास समिति चितवनले बालमैत्री स्थानीय शासन नीति निर्माण प्रक्रिया सुरु गरेको छ स्थानीय स्रोत र साधनको प्रयोग गर्दै अनाथ बाल बालिकाका लागि आवश्यक वातावरण सिर्जना गर्ने उद्देश्यले बाल मैत्री स्थानीय शासनको नीति निर्माण गर्न लागि हो जसका कारण मापदण्ड विपरीत रहेका बाल गृहहरूलाई मापदण्डभित्र ल्याउने र मापदण्डमा नआउनेलाई कारवाही प्रक्रिया अगाडि बढाउन सहज हुनेछ जिल्ला विकास समिति चितवनले आजदेखि नीति निर्माणका लागि अनाथ बाल बालबालिका हेरचाह केन्द्र सञ्चालकहरू र बीच अन्तर्क्रिया समेत गरेको छ अन्तर्क्रियाबाट आएका कुराहरूलाई नीति निर्माण कार्यक्रममा समावेश गरिनेछ कार्यक्रममा बोल्ने वक्ताहरूले चितवनमा रहेका अधिकांश बाल गृहहरूले मापदण्ड पुरा नगरेको बताएका छन् जसका लागि अनुगमन कार्यलाई तीव्रता दिनुपर्ने उनीहरूको भनाइ थियो चितवनमा अहिले जिल्ला बाल कल्याण समितिमा दर्ता भएर सञ्चालनमा आएका तिसवटा र दर्ता नभई सञ्चालनमा आएका तीनवटा बाल गृह रहेको बाल कल्याण समितिले जनाएको छ लागु पदार्थ दुरुपयोग तथा अवैध ओसार पोसार रोक्न सरकार गम्भीर नबनेको सरकारवालाहरूले बताएका छन् लागु पदार्थ दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी रूपमा मनाइरहेका चितवनका विभिन्न संस्थाहरूले आज भरतपुरमा पत्रकारहरूसँगको अन्तर्क्रियामा लागु पदार्थको ओसार पसारको नियन्त्रणमा सरकारको केही प्रयास देखिए पनि प्रयोग नियन्त्रणमा खासै चासो नदेखाएको बताएका छन् चितवनमा रहेको एक दर्जनभन्दा बढी सङ्घ संस्थाले लागु पदार्थको प्रयोग नियन्त्रण गर्न र यसको प्रयोग गर्दै आएकाहरूलाई सुधार्नको लागि काम गर्दै आए पनि सरकारी नीति प्रभावकारी नहुँदा अपेक्षाकृत प्रगति हुन नसकेको उनीहरूले बताएका छन् कार्यक्रममा नमुना एकीकृत विकास परिषदका कार्यक्रम संयोजक विनोद शर्माले सरकारले लागु औषध समातेर काम देखाउने गरे पनि प्रयोग नियन्त्रणमा चासो नदेखाएको बताउनुभयो लागु औषधको प्रयोग नियन्त्रणका लागि गैर सरकारी संस्थाहरूले मात्र काम गर्दै आएको र त्यतिले मात्र पर्याप्त नभएको उहाँको भनाइ छ उहाँका अनुसार लागु औषधको प्रयोग गर्ने युवाहरूलाई सुधार्नका लागि चितवनमा पुनस्थापना केन्द्रहरू खुलेपछि हालसम्ममा पाँच जनाले सुध्रने मौका पाएका छन् कार्यक्रममा सपोर्ट एन्ड केयरका दीपक पौडेलले पुनस्थापना केन्द्र मार्फत युवाहरू सुध्रिए पनि समाजले नस्वीकार्ने र विभिन्न लान्छना लगाउने समस्या रहेको बताउनुभयो मैत्री नेपाल चितवनका अध्यक्ष वीरेन्द्र पौडेलले युवाहरूलाई लागु औषधको प्रयोग गर्नबाटै जोगाउन विद्यालय स्तरबाटै सचेतना अभियानहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार छ गतेबाट विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएका सरकारवाला संस्थाहरूले असार बाह्र गते जिल्ला प्रशासन कार्यालयमा विभिन्न विशेष कार्यक्रम गरी लागु पदार्थ दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदैछन् पूर्वी चितवनको जुटपानी गाविसलाई असार तेह्र गते साक्षर गाविस घोषणा गरिने भएको छ गाविसभित्र रहेका अधिकांश निरक्षरलाई साक्षर बनाई साक्षर गाविस घोषणा गर्न लागि हो तीन महिना अघिदेखि सञ्चालित साक्षरता कक्षा प्रभावकारी भएपछि निर्धारित समयमै गाविसलाई साक्षर घोषणा गर्न लागेको गाविस सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो साक्षर गाविस घोषणाको पूर्व सन्ध्यामा आज जुटपानीमा स्थानीय सहयोगी कार्यकर्ता र निरीक्षकहरूको भेला समेत गरिएको छ सो भेलाले मञ्च व्यवस्थापन समिति प्रचार प्रसार समिति लगायतको विभिन्न पाँचवटा उपसमिति गठन गरेको छ गाविसभित्र सञ्चालित सतासीवटा साक्षरता कक्षामा सोह्र सय पच्चिसजनालाई साक्षर बनाई गाविसलाई हस्ताक्षर घोषणा गर्न लागि पिठुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्साले जानकारी दिनुभयो सो गाविसको सन्तानब्बे दशमलव छ नौ प्रतिशत नागरिक साक्षर भएको उहाँले बताउनुभयो गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगन्जले अनुमति नलिएका रत्नगरका व्यवसायीहरूलाई अनुमति पत्र प्रदान गर्नुका साथै ढगतराजुको जाँच पास गरेको छ कार्यालयका निरीक्षक श्रवण कुमार चौधरीको नेतृत्वमा आएको एक टोलीले आज रत्नगरका बत्तीस व्यवसायलाई अनुमति पत्र प्रदान गरेको हो बेला बेलामा ढगतराजु कम तौलको पाइने भएको हुँदा एकरूपताका लागि जाँच पास र अनुमति पत्र वितरण गरेको कार्यालयका निरीक्षक चौधरीले जानकारी दिनुभयो टोलीले भोलि पनि रत्नगरका थप व्यवसायहरूको जाँच पास गर्ने र अनुमति पत्र वितरण गर्नेछ क्षेत्रीय कार्यालयले हरेक वर्ष पुरानाको नवीकरण र नयाँ व्यवसायलाई यहीँ आएर अनुमति पत्र वितरण गर्दै आएको छ ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी रत्नगर तेह्र जयमङ्गलामा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ महिला समूह समन्वय समिति भरतपुरले स्थानीय दाजु बहिनी कृषि सहकारी संस्थासँग सहकार्य गरेर क्लिनिक सञ्चालन गरेको हो क्लिनिकबाट गर्भवती जाँच पाठेघर खस्ने समस्या भएका महिलाहरूलाई परामर्श तथा आइरनचक्की जुकाको औषधि सिटामोल निशुल्क वितरण गरिने समन्वय समितिकी अध्यक्ष सरस्वती मिश्रले जानकारी दिनुभयो यसबीच रत्नगर तेह्र जयमङ्गलामा निशुल्क स्वास्थ्य परीक्षण शिविर आज सम्पन्न भएको छ ओल्ड नेभर्स महिला समूह समन्वय समिति भरतपुरको सहयोगमा दाजुबहिनी कृषि सहकारी संस्थाले शिविर आयोजना गरेको हो नेपाल औषधि व्यवसाय सङ्घ जिल्ला शाखा चितवनले नारायणी नमुना उच्च माध्यमिक विद्यालय भरतपुरमा आवासीय रूपमा अध्ययनरत दृष्टिविहीन बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको छ सङ्घको एकचालिसौँ स्थापना दिवसको अवसर पारेर आज कार्यक्रमका बीच जिल्ला शाखा चितवनले चामल दाल नुन तेल लगायतका खाद्यान्न सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो यस्तै दृष्टिविहीन बालबालिकाका लागि आवश्यक अन्य सामग्री खरिदका लागि भन्दै सङ्घले नगद सात हजार पनि विश्वविद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडेलाई हस्तान्तरण गरेको छ प्रत्येक वर्ष झैँ यस वर्ष पनि स्थापना दिवस पारेर सामाजिक कार्य अनुरूप दृष्टिविहीन बालबालिकाहरूलाई सहयोग गरेको सङ्घका चितवनका अध्यक्ष शिवप्रसाद पण्डितले जानकारी दिनुभयो दुर्लभ सिङ्गे गैँडाको खागसहित प्रहरले मकवानपुरबाट चारजनालाई पक्राउ गरेको छ प्रहरले विशेष सुराकीका आधारमा हेटुडाको मानस चोकमा रहेको नेउ लोकप्रिय होटलबाट दुर्लभ गैँडाको खागसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो गैडाको खागसहित बाह्र रतनपुर गाविसका तेइस वर्षीय इन्द्रबहादुर लामा मकवानपुर बसामाडीका एक्काइस वर्षीय राजेन लामा भैँसे गाविसका सत्र वर्षीय सीताराम लामा र धादिङ किरान्चोक गाविस आठका सत्ताइस वर्षीय किशोर बखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रेक्षक गणेश एरले जानकारी दिनुभयो होटलमा बसेर खाएको कारोबार गरिएको अवस्थामा उनीहरूलाई पक्रिएको प्रहरीले जनाएको छ उनीहरूलाई आज नै जिल्ला वनकारले मकवानपुरमा जिम्मा लगाइएको छ नवलपरासीको देवी गाउँ विकास समिति जिल्लाको चौवालिसौँ खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ गाविसभित्र रहेका कुल तीन हजार एकचालिस घरधुरी शौचालयको पहुँचमा पुगेपछि आज कार्यक्रमका बीच खुल्ला दिशामुक्त घोषणा गरिएको हो प्रत्येक नागरिकको सान सुरक्षित शौचालयको पहिचान भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न क्लब सङ्घ संस्था आमासम्म लगायतले सहित झाँकी प्रदर्शन गरेका थिए कार्यक्रमका प्रमुख अतिथि नवलप्रासी क्षेत्र नम्बर पाँचका सभासद विक्रम खनालले घोषणाको कारणका लागि सबैले आफ्नो आनी बानी र रहनसहन परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो दरबन्दी अभाव र निजी क्षेत्रमा खुलेका सञ्चार गृहसँग प्रतिस्पर्धा गर्नुपर्ने भए पनि सरकारी हुलाक सेवाको प्रभाव र लोकप्रियता भने अझै कायम रहेको छ नवलप्रासी जिल्ला हुलाक अन्तर्गत पन्ध्र इलाका र अन्ठाउन्न अतिरिक्त हुलाक रहेको छ जस अन्तर्गत एक सय छत्तिसको दरबन्दी रहेको दरबन्दी रहने भए पनि उना असीको दरबन्दीमा जिल्ला हुलाक सञ्चालमा आइरहेको जिल्ला हुलाक कार्यालय नवलपरासीले जनाएको छ सरकारी हुलाक भरपर्दो र विश्वसनीय भए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न दरबन्दी अनुसार कर्मचारी र आवश्यक बजेटको व्यवस्था भएमा यसको प्रतिस्पर्धामा कोही आउन नसक्ने दावी जिल्ला हुलाकको रहेको छ नवलपरासीकै अर्को समाचारमा चुरे दस गजा चुरे नारासहित जिल्लाको चुरेबाट बग्ने खोला नाला व्यवस्थित गर्न नवलप्रासीका सरकारवाला सरकारी कार्यालयले संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सम्भाव्यता अध्ययन सुरु गरेका छन् राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत जिल्लाको चुरेबाट बगेका खोलाहरूमध्ये विनयी खोला र भलुही खोला छनौट गरी जिल्ला वन कार्यालय र जिल्ला भू संरक्षण कार्यालयले पहिलो चरणमा खोलाको अध्ययन गरी कार्य सुरु गरेका हुन् अब पालो अर्पण जनावासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ उपनिर्वाचनको परिणामले जनताले फेरि कङ्ग्रेस र कङ्ग्रेस नेतृत्वको सरकारप्रति विश्वास गरेको कङ्ग्रेस महामन्त्री प्रकाशमान सिंहको दावीप्रति तपाईँको प्रतिक्रिया के छ ए परिणामले त्यस्तै देखाउँछ बी राजनीतिमा विश्वास हुन्न र से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 घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन